बुलबुल एउटा इरानी चरा बुलबुल वीर सपूतको योगदानमा चम्कियो सिमाना वीर सपूतको योगदानमा चम्कियो सिमाना टिस्टादेखि पश्चिम काँगडासम्म थियो सिमाना तोप गोला बारूद अनि हजारौं सैनिक सामु तोप गोला बारूद अनि हजारौं सैनिक सामु खुकुरी खुँडा भालाकै भरमा रंगियो सिमाना टिस्टादेखि पश्चिम काँगडासम्म थियो सिमाना जिलेस्पी जनरलले पाए वीरगति दिए प्रशंसा जिलेस्पी जनरलले पाए वीरगति दिए प्रशंसा सधैँभरि नेपालीलाई गर्व दियो सिमाना टिस्टादेखि पश्चिम काँगडासम्म थियो सिमाना नेपाल अंग्रेज युद्ध चल्यो निरन्तर दुई वर्ष नेपाल अंग्रेज युद्ध चल्यो निरन्तर दुई वर्ष सुगौलीको सन्धिले त्यही खुम्चियो सिमाना टिस्टादेखि पश्चिम काँगडासम्म थियो सिमाना गुमेका ती भूभागहरू खोज्नु त कता कता गुमेका ती भूभागहरू खोज्नु त कता कता काला पानी सुस्ता लिपुलेक रुँदै जियो सिमाना वीर सपूतको योगदानमा चम्कियो सिमाना टिस्टादेखि पश्चिम काँगडासम्म थियो सिमाना अथा सागर तीर्थमानको नदी जस्तो जिन्दगी गजल संग्रहभित्र संग्रहित यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किबेरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा नदी जस्तो जिन्दगी गजल संग्रहभित्र संग्रहित उत्कृष्ट गजलहरूको वाचनसँगै सुमधुर नेपाली सांगीतिक गजलहरू सुनाउनेछु नदी जस्तो जिन्दगी एउटा गजल संग्रह हो जसमा अथा सागर तीर्थमानका गजलहरू संग्रहित छन् बहत्तरवटा गजलहरू संग्रहित यो पुस्तक दुई हजार बहत्तर सालमा पहिलोपटक प्रकाशित भएको हो गजल सन्ध्या पोखराले यसलाई प्रकाशन गरेको र यो पुस्तकका लेखक गजलकार अथा सागर तीर्थमानको वास्तविक नाम तीर्थमान श्रेष्ठ हो उहाँको जन्म दुई साल वैशाख पच्चिस गते तनहुको मनपाङमा भएको हो र उहाँका विभिन्न संस्थाहरूमा संलग्नता छन् संस्थापक अध्यक्ष हरफ साहित्यिक अभियान तनहुँ संस्थापक गजल सञ्जीवनी गजल प्रधान पत्रिका तनहुँ विशिष्ट सदस्य हाम साहित्यिक पत्रिका चितवन दमौली एफएम चौरानब्बे दशमलव दुई मेगा हर्च दनौली पूर्व अध्यक्ष गाउँबेसी युवा क्लब छविसे तनहुँ गजल साधना मञ्च तनहुँ सुनौलो सपना त्रैमासिक तनहुँ गण्डकी आवाज पाक्षिक दमौली तनहुँ उहाँको संलग्नताहरू भएका संस्थाहरू हुन् भने उहाँले हरफ साहित्यिक मासिक पत्रिका गजल सञ्जीवनी गजल प्रधान पत्रिका लगायतका पत्र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ वर्तमान बिजाउँदा दुई हजार साठी सालमा उहाँले प्रकाशित गर्नुभएको गजल संग्रह भने दुई हजार बहत्तर सालमा नदी जस्तो जिन्दगी प्रकाशित गर्नुभएको हो गजलको पुनर्जागरण पछि आएको पहिलो पुस्तामा सँगसँगै गजल लेख्नुहुने लेख्दै आउनुभएका सागर तीर्थमानको यो पुस्तकमा ज्ञानुवाकर पौडेल प्राध्यापक डाक्टर कृष्ण हरि बराल दीपक समीप लगायतले शुभकामना मन्तव्य लगायत भूमिकाहरू भएको छ आज यस्तै पुस्तकभित्रका विभिन्न गजलहरूलाई वाचन गर्दै सुमधुर नेपाली गजलहरू सुनाउने क्रममा आजको बुलबुलको पहिलो सामग्री राख्छु म अस्मिता अधिकारीको स्वरमा त्यो जुनेली रात त्यो रात सम्झिँदाखेरि खुसी लाग्छ तिमीसँगको साथ तिमीसँगको साथ तिमीसँगको साथ सम्झिँदा नि खुसी लाग्छ त्यो तिमीसँगको साथ तिमीसँगको हर्के विदेश धन कमाउने आशमा गयो हर्के विदेश धन कमाउने आशमा छाड्न कति मन थिएन आफ्नो माटो खासमा दुई छाक टार्नलाई सजिलै थियो पहिले दुई छाक टार्नलाई सजिलै थियो पहिले तर बाले सबै जेथा सकाइदिए तासमा छाड्न कति मन थिएन आफ्नो माटो खासमा लाला बाला परिवारको यादमा डुबी बस्छ लाला बाला परिवारको यादमा डुबी बस्छ भाग्य उसको रहेनछ बस्नलाई पासमा छाड्न कति मन थिएन आफ्नो माटो खासमा सजाएका काँचका महल फुट्न पुग्यो आज सजाएका काँचका महल फुट्न पुग्यो आज खबर आयो परिणत भयो हर्के आज लासमा छाड्न कति मन थिएन आफ्नो माटो खासमा भाग्य पनि एकाएक फुट्यो उनका लागि भाग्य पनि एकाएक फुट्यो उनका लागि सुन्तलीको बाँकी जीवन बित्ने भो निराशमा गयो हर्के विदेश धन कमाउने आशमा छाड्न कति मन थिएन आफ्नो माटो खासमा कथा सागर तीर्थमानका गजल सुन्दै साङ्गीतिक गजल सुनाउँछु मैले आज अब मैले सुनाउने अर्को गजल छ भूपेन्द्र महतोको शब्द सूरज कुमार थापाको स्वर र सङ्गीतमा मेरा सिरानीमा मेरा सिरानीमै भिजेका छन् रहरहरू अचल मेरा सिरानीमै भिजेका छन् रहरहरू अचल जसरी निसासिएका छन् सहरहरू अचल मेरा सिरा निमै आँखामा नखोजे हुन्छ आशाका उमङ्गहरू खामा नखोजे हुन्छ आशाका उमङ्गहरू या खा जान खोजे हुन्छ आशाका उमङ्गहरू पोखिएका छन् हर जहर जहरहरू अचल जसरी निसासी छन् हरो मेरो को जिन्दगीको कहाँ पुग्छ कहाँ पुग्छ यो डोर को निस्तेज छन् मेरा का लहर छ जसरी निसासिएका छन् सहरहरू छ मेरा सिरा महल बनाएछ कति छिट्टै महल बनाएछ कति छिट्टै सँगै बिगारेछ मति छिट्टै पलभर नि राख्न सकेन उडायो कमाए जति छिट्टै सँगै बिगारेछ मति छिट्टै सत्य होइन कलियुग हो सत्य होइन कलियुग हो को निस्कन्छ जान सति छिट्टै सँगै बिगारेछ मति छिट्टै जो उम्लन्छ भक भक गरी जो उम्लन्छ भक भक गरी उसैलाई पर्छ खति छिट्टै सँगै बिगारेछ मति छिट्टै मिले मथोको शङ्का सबैमा मिलेमत्वको शङ्का सबैमा गर्यो आफ्नो सुस्त गति छिट्टै सँगै बिगारेछ मति छिट्टै जसमा मात्र काम बासना छ जसमा मात्र काम बासना छ त्यस्ताले नै छोड्छन् पति छिट्टै सँगै बिगारेछ मति छिट्टै बुद्धि विवेक विचार गर्नु नगर्नु निर्णय अति छिट्टै महल बनाएछ कति छिट्टै सँगै बिगारेछ मति छिट्टै अथा सागर तीर्थमानको गजल संग्रह नदी जस्तो जिन्दगीभित्रका गजलहरू आजको बुलबुलमा सुनाउँदैछु र सुमधुर नेपाली गजलहरू सुनाइरहेको छु यसैको सत्रौं गजल अर्को छ भेटिनलाई औधी मुस्किल जाति मान्छेहरू भेटिनलाई औधी मुस्किल जाति मान्छेहरू पाइलै पछि ठक्कर दिन्छन् घाती मान्छेहरू पूर्णिमाको उज्यालोमा चकमन्न सुनसान पूर्णिमाको उज्यालोमा चकमन्न सुनसान चलायमान हुन्छन् औँसीको राती मान्छेहरू पाइलै पछि ठक्कर दिन्छन् काती मान्छेहरू साम दाम दण्डभेदले केही नभएमा साम दाम दण्डभेदले केही नभएमा चढाउँछन् भगवानलाई फूलपाती मान्छेहरू पाइलै पछि ठक्कर दिन्छन् घाती मान्छेहरू मेहनतको फल अचेल शरम लाग्दो हुन्छ मेहनतको फल अचेल शरम लाग्दो हुन्छ ठगीको कमाईमा फुलाउँछन् छाती मान्छेहरू पाइलै पछि ठक्कर दिन्छन् घाती मान्छेहरू घरमा गेडो अन्न छैन थाहा हुँदा हुँदै पनि घरमा गेडो अन्न छैन थाहा हुँदा हुँदै पनि जथाभावी हिँड्छन् यहाँ माती मान्छेहरू भेटिनलाई औधी मुस्किल जाति मान्छेहरू पाइलै पछि ठक्कर दिन्छन् घाती मान्छेहरू अथा सागर तीर्थमानको गजल नदी जस्तो जिन्दगीबाट मैले सुनाएँ अब अर्को एउटा साङ्गीतिक गजल सत्यराज आचार्यको स्वरमा नलाएको माया नलाएको मायाले झन्रुवायो रुवायो लाएको मायाले झन्डुवायो बरी नघोचेको काँडाले नघोचेको काँडाले झन् खायो बरी नलाएको मायाले झन् आज यहाँ भोलि कहाँ परसी झन् प्रश्नले झन् सतायो को नघोचेको काँडाले नघोचेको काँडाले झन् दुखायो बरी नलाएको मायाले झन् डुबायो धन खोजेको मिठा कुरा प्रष्ट विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल पहिले गाउँ फर्केनन् भोट पाएपछि पहिले गाउँ फर्केनन् भोट पाएपछि अहिले गाउँ फर्केनन् खोट पाएपछि मासु जति आफै खाए हड्डी फालिदिए मासु जति आफै खाए हड्डी फालिदिए भुल्न थाले मासु फल्ने भोट पाएपछि अहिले गाउँ फर्केनन् खोट पाएपछि जनताको काम कुरो चौतारीमा राखी जनताको काम कुरो चौतारीमा राखी व्यापारीका काम गर्थे नोट पाएपछि अहिले गाउँ फर्केनन् खोट पाएपछि सिम्म गर्जन हुने गर्थ्यो कुर्ची घुमाउन्जेल सिम्म गर्जन हुने गर्थ्यो कुर्ची घुमाउन्जेल बल्ल केही सुध्रिएछन् चोट पाएपछि पहिले गाउँ फर्केनन् भोट पाएपछि अहिले गाउँ फर्केनन् खोट पाएपछि अथा सागर तीर्थमानको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ आज अथा सागर तीर्थमानको गजल संग्रह नदी जस्तो जिन्दगीभित्रका गजलहरू म वाचन गरिरहेको छु तीर्थमान सागरको अथा सागर तीर्थमानको वास्तविक नाम तीर्थमान श्रेष्ठ हो तनहुँ मनपाङ एक दुई हजार उनाचालिस साल वैशाख पच्चिस गते उहाँ जन्मिनु भएको हो अहिले उहाँ युएईमा रहँदै आउनुभएको छ उहाँ त्यहीँ रहेको संकेत एउटा गजलमा हामीले पाउँछौ म वाचन गर्छु सक्छौ त बन्धन तोडेर आऊ सक्छौ त बन्धन तोडेर आऊ सक्दैनौ नाता जोडेर आऊ हजारौं छन् आँखा चोरी हेर्ने हजारौं छन् आँखा चोरी हेर्ने बच्नलाई बुर्का ओढेर आऊ सक्दैनौ नाता जोडेर आऊ बुर्ज खलिफामा कुरिरहेछु बुर्ज खलिफामा कुरिरहेछु अलिकति दिशा मोडेर आऊ सक्दैनौ नाता जोडेर आऊ जिन्दगी बुझ्ने मन्जिल भए जिन्दगी बुझ्ने मन्जिल भए लोभ र मोह छोडेर आऊ सक्दैनौ नाता जोडेर आऊ यथार्थ बुझ्न साहिबा तिमी यथार्थ बुझ्न साहिबा तिमी बन्द त्यो ढोका फोडेर आऊ सक्छौ त बन्धन तोडेर आऊ सक्दैनौ नाता जोडेर आऊ बुलबुलमा हामी आज साङ्गीतिक गजलहरू पनि सुनिरहेका छौँ र साङ्गीतिक गजलमा अब पालो सजल न्यौपानेको स्वर सुन्ने ढल्दै थिएँ म जिन्दगी चार दिनको घाम पानी बुझे भर बिते पछि आधी जीवन जिन्दगानी बुझे भर 다 जाला भरे को त्यो प्याला भरे को त्यो प्याला फुटायो कसैले नशा जिन्दगी को छुटायो कसैले लाग्यो कि लुटिने बानी सम्म लाग्यो कि लुटिने बानी सेरा लुटायो समस्याले के घेरेको देखे जब समस्याले के घेरेको देखे तब मान्छेले कुरा फेरेको देखे जिब्रोले स्वाद फेरे जस्तै हर दिन जिब्रोले स्वाद फेरे जस्तै हर दिन बाहुमा धेरैलाई बेरेको देखे तब मान्छेले कुरा फेरेको देखे हिजो कसैले सुन्दैनथे उसलाई हिजो कसैले सुन्दैनथे उसलाई तर आज सबैले टेरेको देखे तब मान्छेले कुरा फेरेको देखे सानो घटना बस घटेको थियो सानो घटनावश घटेको थियो लौ अर्कै नजरले हेरेको देखे तब मान्छेले कुरा फेरेको देखे हान्नेले हानेर कुलेलम ठोक्यो हान्नेले हानेर कुलेलम ठोक्यो बिचरालाई व्यर्थमा केरेको देखे जब समस्याले के घेरेको देखेँ तब मान्छेले कुरा फेरेको देखे सागर तीर्थमानका गजल सुन्दैछौँ आज बुलबुलमा हामी र सँगसँगै सुमधुर नेपाली साङ्गीतिक गजलहरू पनि सुनिरहेका छौँ म यो सङ्ग्रहबाट अर्को एउटा गजल सुनाउँछु उहाँको बिसौँ गजल यस्तो छ धेरै अझ धेरै धन कमाउनेलाई सलाम धेरै अझ धेरै धन कमाउनेलाई सलाम यहाँसम्म आएर रमाउनेलाई सलाम बिहानीको मिरमिरे पछिको दिन के हो बिहानीको मेरिमेरे पछिको दिन के हो साँचीदेखि अड्डा जमाउनेलाई सलाम यहाँसम्म आएर रमाउनेलाई सलाम जति ज्यादा गेडी झार्न सक्यो उति प्यारो जति ज्यादा गेडी झार्न सक्यो उति प्यारो नोटको बिटो निष्फिक्री थमाउनेलाई सलाम यहाँसम्म आएर रमाउनेलाई सलाम पिएपछि सारा चिन्ता छिनमै हराउने पिएपछि सारा चिन्ता छिनमै हराउने सुरा अनि सुन्दरी बनाउनेलाई सलाम यहाँसम्म आएर रमाउनेलाई सलाम दुःख भए साटिदिन्छौ सुख बेचिदिन्छौं दुःख भए साटिदिन्छौँ सुख बेचिदिन्छौँ दुःख सुख सँगसँगै मनाउनेलाई सलाम धेरै अझ धेरै धन कमाउनेलाई सलाम यहाँसम्म आएर रमाउनेलाई सलाम बुलबुलमा अर्को एउटा गजल पनि अथा सागर तीर्थमानको वाचन गर्छु जब समस्याले के घेरेको देखेँ तब मान्छेले कुरा फेरेको देखेँ जिब्रोले स्वाद फेरे जस्तै हर दिन बाहुमा धेरैलाई बेरेको देखेँ तब मान्छेले कुरा फेरेको देखेँ हिजो कसैले सुन्दैनथे उसलाई हिजो कसैले सुन्दैनथे उसलाई तर आज सबैले टेरेको देखेँ तब मान्छेले कुरा फेरेको देखेँ अब एउटा साङ्गीतिक गजल सुनाउँछु राज सिगदेलको आवाजको यो गजल निकै लोकप्रिय पनि छ म आफैलाई पनि धेरै मनपर्छ भगवान कसै भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम तिमीलाई माया गर्ने मेरो बानी पर्यो भगवान कसम भगवान कसम यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम तिमीले माया गर्ने मेरो बानी पर्यो भगवान कसम भगवान कसम यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम कहाँ देखो कहाँ भेटो कहाँ देखो कहाँ भेटो चञ्चल मनले पागलपनले गर्नु गर्यो भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान भगवान् तसं भगवान् तसं भगवान् त तिमी नबुझिने प्यास तिमी मेरो मन्दिर मेरो देवता Santa. को सांगीतिक नेपाली गजलहरू र अथाह सागर तीर्थमानको नदी जस्तो जिन्दगी गजल संग्रहभित्र संग्रहित गजलहरूसँगै हामी आजको बुलबुलको अन्त्यतिर छौं उहाँको यो गजल संग्रहमा बहत्तरवटा गजल थिए र गजल छन् र केही गजलहरू मैले आजको रात्रि प्रस्तुति बुलबुलमा सुनाए अर्को साता फेरि अरू सामग्री लिएर आउनेछौं तबसम्मलाई उत्पादन सहयोगी विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल यही गजल संग्रह नदी जस्तो जिन्दगी भित्र संग्रहित अथा सागर तीर्थमानको बहत्तरौं गजल वाचन गर्दै शुभरात्रि भन्छौं रमाउँदै आएको थिएँ घर बस्नलाई रमाउँदै आएको थिएँ घर बस्नलाई मनाहीको बोर्ड थियो भित्र बस्नलाई जे त पर्ला भनी भित्र छिर्न खोज्दा देखेँ जे त पर्ला भनी भित्र छिर्न खोज्दा देखेँ फणा फुलाई बसेको थियो सर्प डस्नलाई मनाहीको बोर्ड थियो भित्र पस्नलाई उमङ्ग र खुसी सारा भए छता छुल्ल उमङ्ग र खुसी सारा भए छता छुल्ल रसायो मोती दाना भुइँमा खस्नलाई मनाईको बोर्ड थियो भित्र पस्नलाई मुखबाट राम राम बगलीमा छुरा मुखबाट राम राम बगलीमा छुरा आफन्त नै थिए त्यहाँ छुरा दस्नलाई मनाईको बोर्ड थियो भित्र पस्नलाई बतबती पोल्दो रहेछ यस्तो हुँदा मुटु बतभती पोल्दो रहेछ यस्तो हुँदा मुटु सकिएन अँगालोमा माया कस्नलाई रमाउँदै आएको थिएँ घर बस्नलाई मनाहीको बोर्ड थियो भित्र बस्नलाई बुलबुल एउटा इरानी चरा बुलबुल